रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सिद्धान्तबाट विचलित नहुन नेतृत्वलाई सुझाव दिनुभएको छ एक्काइसौँ मदन आश्रित स्मृति दिवसको अवसरमा दार्चुङमा आज आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले जनताको बहुदलीय जनवाद नीति धर्मनाउन थालेको भन्दै विचारमा स्पष्ट हुन आग्रह समेत गर्नुभएको छ भण्डारीको विचारलाई लिएर एमाले अघि बढेको बताउँदै उहाँले नेपाली जनताले एमाले बाहेक अन्य दलहरूलाई विश्वास नगर्ने बताउनु भएको छ नेता नेपालले दासटुङ्गा काण्डका एकमात्र साक्षी अमर लामाका हत्याराहरू एकीकृत माओवादीमा रहेको बताउनु भएको छ लामाको हत्या माओवादीभित्रका व्यक्तिबाट भएको भन्दै यसले दासटुङ्गा घटना थप रहस्यमय भएको नेपालले बताउनु भएको छ नेता नेपालले घटनाको एउटै जिउँदो गवाको हत्या किन गरियो यसको जवाब एकीकृत नेकपा माओवादीले दिनुपर्छ भन्नुभयो अमर लामा जीवितै हुँदा मदन भण्डारीको हत्याको रहस्य खुल्ने भएकाले उनको हत्या गरिएको दावी गर्दै उहाँले घटनालाई लुकाउन लामाको हत्या गरिएको दावी गर्नुभएको छ मदन भण्डारीकै बाटो समातेर बहुदलीय जनवादमा आएका ए माओवादीले बिना उपलब्धि जनतालाई मार्न र मर्न बाध्य पारेको नेपालले आरोप लगाउनु भएको छ आफ्नै पार्टीको सरकार बनेको र जनस्तरमा घटना अनुसन्धानका लागि आयोग बने पनि भण्डारी हत्याका दोषी पत्ता लाग्न नसक्नु दुखद भएको बताउँदै नेपालले दोषी पत्ता लगाई कारवाही गरेर छान्ने बताउनु भएको छ काङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले दोस्रो संविधान सभाको निर्वाचनमा थ्रेसोल राख्न नहुने बताएका छन् नेपाल प्रेस युनियन डरेलधोरले आज आयोजित गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले संविधान सभाको निर्वाचनमा एक प्रतिशत पनि थ्रेसोल्ड राख्न नहुने बताउनु भएको हो देउवाले लोकमान प्रकरणमा अनावश्यक टिप्पणी भइरहेको बताउनु भएको छ दलहरूको सहमतिमा लोकमानको नियुक्ति भएको हो उहाँले भन्नुभयो लोकमान नियुक्तिको जिम्मेवारीबाट दलहरू पछि हट्नु हुँदैन संविधान सभा निर्वाचनको मिति निर्वाचन हुनुभन्दा करिब साठी दिन पहिले मात्रै तोकिनु तोकिनुपर्ने उहाँले बताउनु भएको छ सुदूरपश्चिमको पाँच जिल्ला भ्रमणमा रहेका देउवाले अबको निर्वाचनबाट नेपाली काङ्ग्रेस देशमै सबैभन्दा ठूलो पार्टी बन्ने दावी गर्नुभएको छ सुदूरपश्चिम र मधेसले नेपाली काङ्ग्रेसलाई बहुमत दिलाउने बताउँदै देउवाले संविधान शान्ति र विकास काङ्ग्रेसका प्रमुख मुद्दा रहेको बताउनु भएको छ संविधान सभा निर्वाचन सम्बन्धी कानूनमा देखिएको विवादका विषयमा छलफल गर्न उच्च स्तरीय राजनीतिक समितिको बैठक आज पनि बस्दैछ साँझ पाँच बजे सेना समायोजन समन्वय समितिको कार्य नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचन कानून संशोधन एक प्रतिशतको थ्रेस होल्ड र सभाको मिति घोषणा लगायतका विषयमा छलफल हुनेछ निर्वाचन आयोगमा दल दर्ता गर्दा ल्याउनुपर्ने हस्ताक्षर संविधान सभा सदस्य संख्या लगायतका विषयमा पनि बीच मतभेद छ यो विषयमा छिट्टै टुङ्गो लगाएर चुनावको मिति तोक्न सरकारलाई सिपा सिफारिस गर्ने विषयमा आजको बैठकमा छलफल हुने एमाले नेता भीमरावले जानकारी दिनुभएको छ एकीकृत माओवादीले थ्रेसोडले साना दललाई मर्का पर्ने भन्दै त्यसको प्रावधान हटाउन र फौजदारी अभियोग लागेकालाई उम्मेद्वार बन्न पाउनुपर्ने माग राख्दै आएको छ नेपाली कङ्ग्रेस र एमाले भने आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान लिएका छन् यसअघि हिजोको बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोग जति सक्दो छिटो गठन गर्ने सहमति भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी बीच आज एकता हुने भएको छ त्यसका लागि दिउँसो एक बजे काठमाडौँको भिरकुटी मण्डपमा एकता सम्मेलन आयोजना गरिएको राजपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभएको छ तीन दिनसम्म चल्ने सम्मेलन पूर्व प्रधानमन्त्री समेत रहेका श्री श्रीबहादुर थापालाई अध्यक्ष बनाएर नयाँ कार्य समिति चयन गर्नेछ सम्मेलनबाट तीन उपाध्यक्ष तीन महामन्त्री एक कोषाध्यक्ष प्रवक्ता सहप्रवक्ता र पाँच सह महामन्त्रीसहित एक सय सात सदस्यीय नयाँ कार्य समिति चयन हुने गिरीले बताउनु भएको छ एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने शीर्ष नेताहरूबीच सहमति भएको छ पूर्व पञ्चहरू पछिल्लो समय दुई सालमा राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा विभाजित भएका थिए सुनको मूल्य घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ आज सुनको मूल्य प्रति दुई सय पचास रुपियाँले घटेर उनपचास हजार सात सय पचासमा झरेको छ बिहिबार सुन मूल्य बाह्र सय रुपियाँ घटेको थियो त्रिसठी हजार रुपियाँ पुगेको सुन मूल्य घट्दै उनपचास हजार पाँच सयसम्म झरेर पुनः केही वृद्धि भएको थियो पछिल्लो समय पुनः घट्ने क्रम देखिएको छ ऋण सङ्कटमा रहेका युरोपेली मुलुकले ठूलो परिणामले सुन बिक्री गर्ने घोषणा गर्ने सम्भावनाका समाचार सार्वजनिक भएपछि सुन पेट्रोलियमको मूल्य घट्न थालेको हो र इरानमा आउँदो जुन चौधमा हुने राष्ट्रपति निर्वाचनमा महिलाले उम्मेदवारी दिन नपाउने भएका छन् संवैधानिक निकाय गार्जियन काउन्सिलका धार्मिक सदस्य मोहम्मद याजिदले संविधान ले नै महिलालाई राष्ट्रपतिको उम्मेद्वार हुन रोक लगाएको तर्क गर्दै कुनै पनि महिला चुनावमा सहभागी हुन नपाउने बताएका हुन् राष्ट्रपति निर्वाचनका लागि तीसजना महिलाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए अर्ध सरकारी समाचार संस्था मेयर न्युजका अनुसार एजितले कानूनले महिलालाई राष्ट्रपतिको उम्मेद्वारमा स्वीकार नगर्ने र मतपत्रमा महिलाको नाम उल्लेख गर्ने अनुमति नभएको बताएका छन् इरानमा महिलालाई संसदीय निर्वाचनमा उम्मेद्वार हुन भने जोड छ अरू मुस्लिम देशको तुलनामा इरानमा महिलालाई स्वतन्त्र स्वतन्त्रता दिए पनि राष्ट्रपति बन्ने ढोका भने संविधानले बन्द गरेको छ संविधानले राष्ट्रपति एउटा धार्मिक र राजनीतिक पुरुष हुने भन्ने उल्लेख गरेकाले महिलाले देशको सर्वोच्च स्थान पाउनु असम्भव जस्तै देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ तेस्रो स्थानमा रहेको राजस्थान र पाँचौँ स्थानको हैदराबाद बीच बेलुका सुब आठ बजेपछि खेल हुनेछ सेमी फाइनल प्रवेशका लागि हैदराबादले आज र बाँकी अर्को खेल जित्ने पनि दबाव छ भने उसले बेङ्गलोरको खेल पनि कुर्नुपर्ने हुन्छ आजको खेलमा राजस्थानले जित हात पारे सेमी फाइनलमा प्रवेश गर्नेछ यसअघि गै सम्पन्न भएको खेलमा किङ्स इलेभेन पन्जाबले दिल्ली डियर डेभिसलाई सात रनले हराएको छ जितपछि पन्ध्र खेलबाट चौध अङ्क जोडेको पन्जाबले प्लेअफमा स्थान बनाउने सम्भावना कायमी राखेको छ आफ्नो बाँकी एक खेल जित्नु बाहेक बेङ्गलोर र हैदराबादको ठुलो अन्तरको हारले मात्र पन्जाबलाई प्ले अफसम्म पुर्याउनेछ हवस् त दिउँसो एकपछिको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि